नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको मङ्गलबारको श्रृङ्खलामा हामीले गएको सातादेखि जीएस पौडेलको उपन्यास एकसरको मायाको वाचन सुनाउँदै आएका छौँ आज यसको दोस्रो श्रृङ्खला लिएर आइपुगेका छौँ एक सरको मायाको पहिलो श्रृङ्खला सुनिसकेपछि सामाजिक सञ्जालहरूमा विभिन्न श्रोताले पाठकहरूले कमेन्टहरू लेख्नु भएको छ कतिपय पाठकहरूले यसमा अगाडिको भाग निकै सामान्य सामान्य कुराहरू देखिन्छन् तर पछिल्ला कथाहरूमा गइसकेपछि ती सामान्य कुराहरू जोडिन्छन् त्यसैले कुनै पनि पङ्क्ति नछोडिकन वाचन गरिदिनु होला भनेर अनुरोध गर्नुभएको छ पुस्तक पढिसक्नुभएका पाठकहरूले पनि सुन्नमा उत्साह जनाउनु भएको छ तपाईँ सबैलाई हार्दिक धन्यवाद आलोक अर्थात् यसको मुख्य पात्र म पात्र गएको साता मालदिप्स पुगेको छ र उसले अफिस जोइन गर्नको लागि अफिसमा पुगेको छ उसको भेट उसको बोस स्माइलसँग ठिक्क भएको बेला पुगेर हामीले पहिलो श्रृङ्खला रोकेका थियौँ आज यसको एकसरको मायाको दोस्रो श्रृङ्खला पृष्ठ अठारबाट अब वाचन गर्छौँ स्माइल सानो कदका श्याम वर्णका हँसिला फरासिला र खुलस्त कुरा गर्ने स्वभावका थिए उनीसँग मेरो पहिलो भेट दुई वर्ष अघि दुबईमै भएको थियो उनी गल्फुड एक्जिबिसनमा गएका थिए अघिल्लो साल पनि त्यही एक्जिबिसनमा भेट भएको थियो त्यो वर्षको गल्फुड भने फेब्रुअरी आठबाट सुरु हुँदै थियो मैले दुबईमा काम गर्ने कम्पनीबाट उनले सामान आयात गर्थे उनको सेल्स मैले नै हेर्थेँ उनले मेरो कामको क्षमता र अनुभव देखेका थिए धेरै रिसोर्टहरूसँग मैले राम्रो व्यापारिक सम्बन्ध कायम गरेको कुरा पनि उनलाई थाहा थियो त्यसैले उनले मलाई राम्रो प्याकेजको अफर गरेका थिए जसलाई मन्जुर गरेर म बालदेश पुगेँ धन्यवाद सर यात्रा सुखद नै रह्यो उनले दायित्व हेर्दै भने चालिसै शरीफलाई दुईवटा कफी पिलाउनु भन न है इस्माइललाई हुन्छ सर भन्दै दाइले मेरो कुइनोमा हात छुँदै मलाई भने सर म आफ्नो क्याबिनमा जान्छु अहिले भेटौँला है चालिसे दाई निस्केपछि इस्माइलले मलाई बस्ने इसारा गर्दै कुरा अघि बढाए हामी करिब एक घन्टा जति कुराकानीमा व्यस्त भयौँ उनले मेरो कामका बारेमा र आफ्नो अपेक्षाका बारेमा मलाई पुनः स्मरण गराए हामीले टेलिफोन र इमेल मार्फत पहिले नै धेरै सम्वाद गरिसकेका थियौँ हामी बिच सम्झौता भएको थियो केही समयको भलाको सारीपछि अलिले मलाई आफ्नो क्याबिन बाहिर लिएर गए उनले सबै डिपार्ट घुमाएर सबैसँग मेरो परिचय गराए अन्त्यमा उनले सेल्स एन्ड मार्केटिङ डिपार्टमेन्टमा लगे जुन मेरो कन्ट्रोलमा आउँदै थियो कोठाभित्र तिनवटा टेबल थिए ती टेबलको उत्तरतिर एउटा सानो क्याबिन थियो इस्माइलले त्यहाँ पनि सबैसँग परिचय गराए उनले मेरो नजिकै उभिएको एउटा भर्खर बिस बाइस वर्षको केटोलाई देखाउँदै भने ऊ त्यो डिपार्टमेन्टको कोअर्डिनेटर ताउसिन इब्राहिम तिम्रो विशेष सहयोगी हुनेछ मैले जवाफमा मुस्कुराउँदै हवस् भने अनि ताउसिनतिर हेर्दै मुस्कुराएँ त्यसपछि मलाई मेरो क्याबिन देखाउँदै स्माइलले भने तिम्रो क्याबिन यही हो आशा छ तिमीलाई कम्फर्टेबल हुनेछ मैले मुस्कुराउँदै भने राम्रो रहेछ सर मन पर्यो मलाई स्माइलले स्माइल दिँदै बेस्ट अफ लक म विश्वस्त छु यो कम्पनीले तिमीबाट गरेको आशा र आकाङ्क्षामा तिमी खरो उत्रिनेछौ भने म पुरा कोसिस गर्नेछु सर अगाडिको कुर्सीमा बसेर इस्माइलले मलाई मेरो कुर्सीमा बस्न आग्रह गर्दै भने यसको अलावा हाम्रो लजिस्टिक टिम र लोकल पर्चेजिङ टिम चाहिँ वायर हाउसमै छ फुर्सदमा गएर हेर्न सक्छौ ताउसिनले मद्दत गर्नेछ हाम्रो इम्पोर्ट मैले नै हेर्ने गरेको छु तिमीलाई थाहा नै छ हजुर मलाई थाहा छ मैले जवाफ दिएँ त्यसपछि इस्माइलले भने ल्यापटपमा तिम्रो अफिसियल इमेल एड्रेस तयार छ sales manager at ISC dot MB यो हाम्रो पुरानै इमेल एड्रेस हो तिमीभन्दा पहिलेको म्यानेजरले पनि यही चलाउँथ्यो अब तिमीले आफ्नो सिग्नेचर राखेर काम सुरु गर्न सक्छौ हस् सर मैले छोटो उत्तर दिएँ स्माइल कुर्सीबाट उठ्दै बोले केही समस्या परे मेरो ढोका सधैँ खुला रहन्छ तिमीलाई फेरि एकपटक वेस्ट अफ लक मैले धन्यवाद भने उनी आफ्नो क्याबिनतिर गए स्माइल गएपछि मैले ल्यापटपतिर ध्यान केन्द्रित गरेँ एचपी प्रोबुक पैँतालिस सय चालिस एस मोडलको ल्यापटप खुल्लै थियो बिहानसम्मका इमेलहरू कसैले रिड गरिसकेको रहेछ केही इमेलहरू डाउनलोड हुँदै थिए नयाँ इमेलमा क्लिक गरेँ नयाँ विन्डो खुल्यो माथितिर दायाँ भागमा सिग्नेचर लेखेको ठाउँमा क्लिक गरेँ मिल्टन सिवास्टन पुरानो म्यानेजरको सिग्नेचर रहेछ त्यसलाई एडिट गरेर आलोक शर्मा बनाएँ अरू विवरण त उही नै थियो sales manager smile supply centre तल इमेल ठेगाना र फोन नम्बर थियो फोन नम्बर डिलिट गर्नै लाग्दा चालिस आइपुगे उनको हातमा स्यामसुङ डियोसको सानो स्मार्टफोन थियो उनले त्यो फोन मलाई दिँदै भने सर यो हजुरको अफिसियल फोन सेल्स म्यानेजरले प्रयोग गर्ने नम्बर यही हो मैले फोन समातेर सिग्नेचरमा भएको नम्बर पढेर सोधेँ ए यो दाई यसको नम्बर हो सर दाईले मुन्टो हल्लाउँदै जवाफ दिए मैले सिग्नेचरको नम्बर डिलिट नगरी सेभ गरेँ सर भिजा र आइडीका लागि पासपोर्ट दिनुहोस् मैले झोलाबाट पासपोर्ट निकालेर दिएँ दाई निस्किने लागेका थिए उनलाई बोलाएर भने दाई सुन्नु त मेरो अपार्टमेन्टमा वाइफाई जोड्नु पर्यो मद्दत गर्नुहोस् न हुन्छ सर म तुरन्तै मेसो मिलाइदिन्छु तपाईँ चिन्ता नगर्नुहोस् दाई निस्किए म इमेलतिर नजर डुलाउन थालेँ धेरैजसो इमेलहरू मैले दुबईमै चिनेका रिसोर्टबाट आएका थिएँ केही पर्चेज अर्डरहरू र केही सामान इन्क्वायरीका इमेलहरू भर्खर डाउनलोड भएका थिए ती सबै इमेलहरू सेल्स कोअर्डिनेटरको इमेलमा पनि कपी भएका थिए मैले ताउसिनलाई बोलाएर देखाएँ ताउसिनले भन्यो these all emails are taken care of त्यसपछि मैले ताउसिनलाई भने के तिमी मलाई हामीले डिल गर्दै आएका रिसोर्टहरूको लिस्ट हाम्रो प्रोडक्ट लिस्ट र तिनीहरूको सेल्स प्राइमको लिस्ट दिन सक्छौ स्योर सर ताउसिनले लिस्ट दियो मैले एक सरको सबै हेरेँ दिउँसो दाइ र मैले मार्बल क्याफेमा लन्च गऱ्यौँ साँझ पाँच बजीतिर हामीसँगै अफिसबाट निस्क्यौँ जे होस् अफिसको पहिलो दिन राम्रैसँग बित्यो हामी बिहान आएकै बाटो फर्किँदै थियौँ इन्दिरा गान्धी मेमोरियल हस्पिटल अगाडि पुगेपछि मैले सोधेँ यो इन्डियाले फन्डिङ गरेको अस्पताल हो र दाई हो सर मान्छेहरू यसलाई छोटकरीमा आइजिएमएच भन्छन् अस्पतालबाट बायाँ लागेर दुई सय मिटर जति हिँड्दा मेरो कोठा पुगिन्थ्यो भने सिधै दुई सय मिटर जति अगाडि हिँड्दा भिलिङली जाने डुङ्गा लाग्ने जेट्टी पुगिँदो रहेछ दाइले हातले इसारा गर्दै भने ऊ सिधा अगाडि धेरै स्कुटरहरू पार्किङ गरेको छ नि सर हो त्यहीँनिरबाट दस दस मिनटमा भिलिङ्गी जाने डोनी छुट्छ डोनी हजुर सर मान्छे र सामान ओसार्ने छोटो दुरीमा चल्ने डुङ्गालाई यहाँको भाषामा डोनी भन्छन् मैले प्रश्न गरेँ डोनी राति कति बजेसम्म चल्छ रातभरि चल्छ राति एक बजेपछि आधी आधी घन्टामा अनि दुईदेखि बिहान पाँच बजीसम्म एक एक घन्टामा चल्छ सर दाई एकछिन मेरै कोठातिर कफी पिउनुपर्छ हामी मेरो कोठातिर जाने गल्ली अर्थात् बुरुजु मागोतिर मोडियौँ हिँड्दा हिँड्दै मैले भने दाई मालदिवियन भाषालाई दिवेही भन्छन् होइन हो सर यहाँको बारेमा अलिअलि त मलाई पनि थाहा छ मैले हल्का गफ दिएँ जो सूचना र प्रविधिले मान्छेलाई बाठो बनाएको छ कोठामा पुगेपछि मैले दाईको नम्बर मागेँ उनले मेरो नम्बरमा मिस कल गरिदिए मैले हाँस्दै उनको नम्बर सेभ गरेँ मोबाइल हलको टी टेबलमा राखेर म फ्रेस हुन बाथरुम छिरेँ अफिसको मोबाइलमा भने अफिस नै राखेर आएको थिएँ म फ्रेस भएर निस्किँदा दाइले कफी तयार गरिसकेका रहेछन् प्लेटमा कालो ओरियो बिस्कुटका पाताहरू पनि थिए एक पाता बिस्कुट मुखमा हालेर कफीको कप समातेर म बाल्कोनीतिर लागेँ दाई पनि पछि पछि आए सेतो कागजको गोलाइमा आगो लगाएर धुवाँ उडाउँदै मैले भने दाई आज मलाई कहाँ घुमाउनुहुन्छ दाईले धुवासँगै मन्द मुस्कान छोडेँ एकछिनमासी बिल्डिङबाट निस्किएर हामी सिधा दक्षिण लाग्यौँ थोरै अगाडि गएपछि दाहिनेतिर सामान बोक्ने डोनीहरूले भरिएको जेट्टी देखियो दाइले जेट्टीतिर हेर्दै भने यसलाई टीजेटी भन्छन् सर रिचोटहरूबाट सामान लिने डोनीहरू यहीँ आउँछन् त्यो टिजेट्टी रानी पोखरी जत्रै थियो दाइले फेरि पश्चिमतिर हेर्दै भने ऊ त्यही हो भिलिङली फेरी टर्मिनल म त्यहीँबाट डोनी चढेर कोठा जान्छु सर मेरो मस्तिष्कमा अलिअलि मालेको नक्सा कोरिँदै गयो हामी मालेको दक्षिणी किनारै किनार पूर्वतिर लाग्यौँ किनारामा लहरै बसेका सयौँ डोनी र स्पिड बोटहरू थिए रिङ रोडको छेउमा ठाउँ ठाउँमा घुम्ती पसलहरू पनि थिए त्यहाँ पान र नरिवलको ताजा पानी पाइँदो रहेछ हामी पूर्वतिर अगाडि बढ्दै गयौँ मालेको ठिक दक्षिण पूर्वमा रिङ रोडदेखि लगभग चालिस फिट पर समुद्रको किनारामा तिस पैँतिस फिट अग्लो स्टिलका मोटा मोटा रडहरूको स्तम्भ खडा गरिएको रहेछ म त्यसलाई हेर्दै थिएँ दाइले भने यो सुनामी मेमोरियल टावर हो सर सन् दुई हजार चारको डिसेम्बरमा आएको सुनामीले मालेमा सबैभन्दा पहिले यही ठाउँमा हानेको थियो यो टावरमा खडा भएका प्रत्येक रड सुनामीमा परेर ज्यान गुमाएहरूको सम्झनामा खडा गरिएका हुन् त्यति बेला एक सय आठजनाले ज्ञान गुमाएका थिए त्यसैले यहाँ एक सय आठ रड छन् एउटा रडमा एकजनाको नाम कुदिएको छ हामी बाटोमा निस्केर स्तम्भबाट थोरै दक्षिण पश्चिम हुँदै किनारामा समुद्र छाल रोक्न बनाइएको सिमेन्टको बाँधमाथि गएर बस्यौँ मेरो अपार्टमेन्टको बाल्कनीबाट दक्षिण पूर्व समुद्रमा देखिएका दुईवटा टापु त्यहाँबाट अझ स्पष्ट देखिएका थिए दाइले एउटा टापुतिर देखाउँदै भने यो ताज एक्जोटिका रिसोर्ट हो सर यसमा विनोद चौधरीको पनि सेयर छ अरे उनले फेरि अर्को टापुतिर देखाउँदै भने ऊ त्यो एम्बुदु भिलेज रिसोर्ट हो थ्री स्टारको मात्रै हो कारे त्यसको वाटर भिल्ला छैन त्यसैले त्यहाँबाट हेर्दा रिसोर्ट जस्तो देखिँदैन दृश्यावलोकन गर्दै गर्दा दाइले गोजीबाट क्यामेल लाइटको एउटा खिल्ली निकालेर मलाई दिए अनि एउटा आफूले सल्काए त्यति बेला डुब्ने लागेको घामलाई माले सहरले छेकिसकेको थियो निलो समुद्र बिस्तारै कालो हुने तर्खरमा थियो मैले आफूलाई समुद्रबाट बाटोतिर फर्काएँ किनारै किनार घुमेको रिङ रोडमा स्ट्रिट लाइट बलिसकेको थियो तर पुरै अँध्यारो पनि भइसकेको थिएन दाई समुद्रतिरै फर्किएर फोनमा औलाहरू कुदाउँदै थिए मैले सोधेँ दाई यो रोडको नाम नै रिङ रोड हो कि दाईले मोबाइलको स्क्रिनबाट आँखा निकालेर मलाई हेर्थे भने होइन यसको नाम बोडुठा कुरुफानु मागु हो दाईले फोन लगाउँदै दुई चार पाइला सरेर भने सर एकछिन है दाई मबाट अलिक दूर भए म यताउति हेर्न थालेँ सुनामी टावरको फेदमा केही मान्छेहरू घुमिरहेका थिए बाँधमा बसेका केही युगल जोडीहरू प्रणय लिलामा डुबिरहेका थिए रिङ रोडको छेउ हुँदै मान्छेहरू आवत जावत गरिरहेका थिए कोही बच्चा डोराउँदै कोही बच्चा च्याप्दै त कोही कुममा कुम जोडेर लहसिँदै सुस्त सुस्त हिँडिरहेका थिए आसपासमा एक्लै टहलिरहेकाहरू पनि देखिन्थे कति बेला घुम्रो कपाल भएका केटाहरूको हुल आइपुग्थ्यो त कति बेला फक्रिएपछि पहिलोपटक पराक्षेक्षणका लागि तयार भएका फूल जस्ता हिजाबभित्र मुस्कुराइरहेका सुन्दर युवतीहरू फाटफुट्ट पर्यटकहरू पनि हिँडिरहेका थिए हेर्दा हेर्दै अँध्यारो भइसकेछ रिङ रोड पारी सानो पार्कमा बसेका मान्छेहरू पनि चलबलाउन थाले सहर बत्तीको उज्यालोमा झिलिमिली भएको थियो दाई मलिन मुहार लिएर मेरो छेउमा आइपुगे मलाई सोध्न करै लाग्यो के भयो दाई दाईले चुरोट सल्काएर तान्दै भने त्यस्तो केही होइन सर उनलाई केही त भएको थियो तर भन्न चाहेन मैले पनि कर गरिनँ लगभग एक डेढ किलोमिटर टाढा समुद्रमा लम्पसार परेको इब्राहिम नासिर अन्तर्राष्ट्रिय हवाई अड्डाबाट आइरहेको उज्यालो हेर्दै मैले मनमा नै अनुमान लगाएँ हवाई अड्डा मालेको उत्तर पूर्व दिशामा उत्तर पश्चिमबाट दक्षिण लम्बे लम्बेतान पसारिएको हुनुपर्छ अचानक जुरुक्क उठेर दाइले पुठाको धुलो टकटकाउँदै भने अब सुस्त सुस्त जाउँ सर मैले हवाई अड्डाबाट नजर हटाएर दाईको अनुहारमा पुर्याएँ दाईले धुवामा उडाउन नसकेको मलिनता आफूभित्र कतै गाडिसकेका थिए साना साना गल्ली छिचोलेर कोठा पुग्दा झन्डै आठ बज्न लागेको थियो दाई मेरो कोठामा नपसी भिलिङली गए डिनरमा मैले थोरै फ्राई ससेज र दुईवटा ब्रेड लिएँ बच्चेको ससेज फ्रिजमा राखेँ अनि कफी लिएर बाल्कोनीमा गएँ मोटरले तेल पिएर धुवाँ फाले जस्तै म पनि कफी पिउँदै मुखबाट धुवाँ फाल्न थालेँ त्यति बेला मेरो मन भने मसँग थिएन त्यसै बेला डोरबेल जोडले बज्यो को हुनसक्छ यतिखेर मस्तिष्कमा सम्भावित आगन्तुकको लिस्ट दौडियो चालीस दाई र अफिसमा देखेका कर्मचारी बाहेक कोही चिनेको छैन को आयो होला बिस्तारै ढोका खोलेर यताउता हेरेँ कोही थिएन सायद कोही झुक्यो क्यार फर्किएर म बिस्तारामा उत्तानु पल्टिएँ सिरानी होचो लाग्यो अनि टाउकाको पछाडि हात राखेर सोच्न थालेँ काम सफलता प्रमोसन र पैसाको पछाडि दौडिरहेको मेरो मस्तिष्कले मेरो मनलाई क्रूर तानासाहले जस्तै बन्दी बनाएको थियो मनले बेला बेलामा गुनासो पोखिरहन्थ्यो सुनामी टावरको छेउतिर युगल जोडीहरू देख्दा मलाई भित्रभित्र ईर्ष्या र काउकुती लागेको थियो पच्चिस छब्बिस वर्षको वयस्क जिन्दगीमा सफलताका सर्टिफिकेटहरू मात्र च्यापेर निधाउन नसकिँदो रहेछ मलाई हिजाबमा फुलेका फुलहरूको सुवासले गिजाइरहे चाहिँ लाग्यो अफिसमा जेसिकाको कोमल हातको स्पर्शले गिज्जाएको थियो दुबईमा मेरो विदाईमा आएकी मीनाक्षीको आँखाले गिज्जाएको थियो नयाँ वर्षको पार्टीमा भेटिएकी अल्काको केसले गिजाएको थियो साथीको जन्मदिनको पार्टीमा भेटिएकी स्मिताको हाँसोले गिज्जाएको थियो रासिदियामा खेलेको होलीमा फाल्गुनीले दलिदिएको रातो अबिरले गिज्जाएको थियो विनिताको मिजासले गिज्जाएको थियो आँचलको सारीमा लफ्किएको वदनले गिज्जाएको थियो कुमारीको वैंशले गिज्जाएको थियो पुष्पाको शरीरबाट आएको मिठो सुगन्धले गिज्जाएको थियो मेरो मन छटफटिन थाल्यो उठेर बाल्कनीमा गएर धुवा पुत्ताउन थाले बाहिरबाट कालो निसाले पनि गिजाउन थाल्यो अर्को दिन अफिसमा इनबक्सका इमेलहरू पढ्दै आवश्यक इमेलहरूको जवाफ दिँदै थिएँ चालिस दाई मेरो क्याबिनमा बसे उनको मुहारमा गाडिएको मलिनता अङ्कुराउँदै थियो म उनलाई हेरिरहेको थिएँ उनी बोले सर हजुरको कोठामा नेट कनेक्सनका लागि तिरागुबाट मान्छे आउँदैछ जानुपर्ने भयो अहिले नै हजुर खासमा त केही दिन लाग्छ तर चिनेको साथी छ त्यसैले चाँडै भयो मैले टेबलमा राखेको चाबीको गुच्छा उठाउँदै भने दाई मिल्छ भने तपाईँ जानुहोस् न मेरो स्माइलसँग काम छ टाइम लिएको छु दाई हुन्छ भन्दै चाबी समातेर निस्के उनको मलिन्ता पनि उनीसँगै गयो इमेलहरू पढिसकेर एकछिन ताउसेनले टेबलमा राखिदिएको रिसोर्टहरूको लिस्टमा सरसर्ती आँखा दौडाए अनि इस्माइलको क्याबिनतिर लागे रिसेप्सनमा जेसिका जस्मिन जै मगमगाइरहेकी थिए उसले मलाई मुस्कानको तिर आने मैले पनि फिर्ता गर्ने कोसिस गरेँ इस्माइलसँग केही महत्त्वपूर्ण विषयमा जानकारी लिएपछि मैले केही समय फाइनान्स कन्ट्रोलरसँग बिताएँ र अरू केही जानकारी लिएँ त्यसपछि ताउसेनलाई लिएर म स्टोरतिर गएँ लजिस्टिक डिपार्टमेन्टसँगको परिचयसँगै केही महत्त्वपूर्ण जानकारीहरू लिएँ फर्केर क्याबिनमा पुग्दा टेबलमा चाबीको झुप्पो थियो मलाई देख्न साथ दाई मेरो क्याबिनमा आए उनले बाहिरबाट हामी दुवैजनालाई खाजा मगाएका रहेछन् पेन्ट्रीमा पुगेर हामीले खाजाको पोको खोल्यौँ मोमो रहेछ मैले आश्चर्य मान्दै सोधेँ यहाँ मोमो पनि पाइन्छ र दाई माझी दाईको बगैँचा नजिक एउटा नेपाली रेस्टुरेन्ट छ सर उनले भने मोमो खाँदै गर्दा भने उनको मलिन्ता पनि लन्च ब्रेकका लागि कतै गए जस्तो लाग्यो श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको दोस्रो श्रृङ्खला वाचन हो यसको बाँकी अंश लिएर केही बेरमा आउनेछु उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरूसँगै देशभरिका विभिन्न रेडियो स्टेसनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौँ अब यसको बाँकी अंश वाचन सुनौ एक साँझ दाई एउटा ल्यापटप ब्याग भेरेर मेरो कोठामा आए हामीले कफी पियौँ केही समयपछि दाईले भने सर मलाई एयरपोर्ट नगई नहुने भयो छोरीले ल्यापटप कि ल्यापटप भनेर हैरान पारेकी छे एकजना नेपालगञ्जको साथी छुट्टीमा घर जाँदै रहेछ यहीँ आफैले चलाउँदै गरेको ल्यापटप पठाइदिनु पर्यो दाई ल्यापटप बोकेर निस्किए म पनि बाल्कोनीमा निक्लिएर धुवा उडाउन थालेँ भोलिपल्ट अफिसबाट फर्किएपछि फ्रेस भएर म पनि दाईसँगै पेलिङ्लीतिर निस्केँ पेलिङ्ली फेरि टर्मिनलबाट छ रुपियाँ पचास पैसाको दुईवटा टिकट काटेर हातमा आएको सानो सिक्कालाई सुस्तरी उफार्दै दाईलाई भने रुपियाँलाई रुफिया भने जस्तै पैसालाई यहाँ लारी भन्छन् सर करिब दस मिनटपछि डोनी बेलिङ्लीको उत्तर पूर्वी भागमा रहेको फेरी टर्मिनलमा रोकियो बेलिङ्लीको पूर्वी किनारामा बालुवाको बीच देखियो टापुभरि रुख र घरहरूको सङ्ख्या लगभग बराबरी थियो घरहरू प्राय एक दुई तले थिए त्यहाँ बिजुलीबाट चल्ने रिक्सा मात्र चल्दा रहेछन् अरू कुनै सवारी साधनहरू थिएनन् परतिर मालेको त्यस्तो कोलाहाल नजिकै कस्तो शान्त वातावरण मलाई बेग्लै आनन्दको अनुभव भयो कुनै तपोभूमिमा शान्तिको खोजीमा गए जस्तो एकछिन हिँडाएर दाइले एउटा दुई तले घरको माथिल्लो तलामा उकाले सानो कोठा ढोकाको सामुन्नेतिरको भित्ताको एक छेउमा अट्याच्ड बाथरुम अर्को छेउमा सानो किचन कोठाको दायाँतिर एउटा डबल बेड बायाँतिर एउटा सानो टेबल र दुईवटा कुर्सी बाथरुम र किचनको ढोकाको बिचमा एउटा दराज र सानो टिभी थियो यहाँ दुईजना बस्छौँ सर साथी अहिले नेपाल गएको छु ऊ एउटा कस्टम ब्रोकर कम्पनीमा काम गर्छ दाई हातमा टावेल र फेर्ने कपडा बोकेर बाथरुमको ढोकातिर लम्किँदै बोले सर एकैछिन है म फ्रेस भएर निस्किहालेँ दाई बाथरुम छिरेपछि मैले टिभी खोलेँ मालदिप्सको टिभीएम च्यानल खोल्यो केही केटाहरू ढोलक बजाएर स्टेजमा गाउँदै नाच्दै गरिरहेका थिए सबैले सेतो टी सर्ट र सेतोमा कालो चेक लुङ्गी लगाएका थिए हामीले देउसी भैलो खेले जस्तै गरी एउटाले केही गाउँथ्यो अनि अरूले त्यसलाई दोहोऱ्याउँथे केही नबुझे पनि हल्का रमाइलो लाग्यो किनकि त्यसले मलाई बालापनको याद दिलायो गीत सकिएर विज्ञापन आउँदा दाई पनि बाथरुमबाट निस्किए दाइले फ्रिजबाट बरफमा जमेको कुखुरो निकालेर एउटा डेक्चीमा डुबाए अनि कफी बनाए कफी पिएर हामी बाहिर निस्क्यौँ टापुको पश्चिमतिर दुई सय मिटर जति लामो सेतो बालुवाले भरिएको समुद्री किनारा रहेछ व्हाइट बिच मान्छेहरू त्यहाँ पौडी खेल्दै थिए उत्तर पश्चिमतिर समुद्रमा घामको ठुलो गोला खस्ने लागेको थियो मेरो कोठाको बाल्कोनीबाट हेर्दा भिलिङ्गीको पछाडिपट्टि देखिएको एउटा टापु खासमा दुईवटा रहेछन् दाइले टापुतिर हेर्दै भने यो अगाडिको सानो चाहिँ गुलिफारू र पछाडिको अलिक ठुलो चाहिँ तिलाखुसी व्हाइट बिचलाई पश्चिम पार्दै दक्षिण हानिएको सिमेन्टको इट्टा छापेर बनाएको पक्की बाटो हुँदै हामी पनि दक्षिण हिँड्यौँ वाइट बिच सकिएपछि हामी एउटा चौराहामा पुग्यौँ हामी त्यहाँबाट पश्चिम लाग्यौँ बाटोको दायाँतिर वाइट बिच र त्यो जमिनको साँधमा दुईवटा ब्रेडफ्रुटका झ्याम्म परेका रुखहरू सँगै उभिएका थिए जसको तल काठको लामो बेन्च राखिएको थियो बायाँतिर ससाना झाडीहरू थिए थोरै माटो र धेरै कोरल ढुङ्गा मिसिएको जमिनमा मसिनो घाँस उम्रिएको थियो घाँसको बिचबिचमा ससाना डुङ्गाहरू उठेका थिए व्हाइट बिचलाई उत्तरतिर राख्दै त्यो जमिन चौडाहाबाट त्यस्तै पचास मिटर जति पश्चिममा फैलिएको थियो भने बिस पच्चिस मिटर जति समुद्रमा घुसेर त्रिभुजको एउटा भुजा जस्तै समुद्रतिर चुच्चो परेको थियो त्यही चुच्चो परेको ठाउँमा पुगेर बाटोको अन्त्य भएको थियो त्यो चुच्चो सकिएको ठाउँमा एउटा स्ट्रिट लाइटको खम्बा गाडिएको थियो हामी त्यहाँ पुग्यौँ त्यहाँ उभिँदा यस्तो लाग्यो कि त्यो जमिन कुनै ठुलो पानी जहाजलाई आधा काटेर राखिएको छ टाइटानिकमा रोज र ज्याक जस्तै दाइ र म त्यस जहाजको अग्रभागको चुच्चोमा उभिएका छौँ चुच्चोको पनि अन्तिम चुच्चोमा केही ठुल्ठुला चट्टानहरू थिए त्यसैले त्यहाँ जान थोरै सम्हालिनु पर्थ्यो बेला बेलामा आउने छालको यातनाले चट्टानहरू चिप्ला भएका थिए ताई सम्हालिँदै अन्तिम चुच्चोमा गए अनि म पनि गएँ अन्तिम चुच्चोको अन्तिम चट्टान केही ठुलो र सम्म मिलेको थियो हामी त्यही चट्टानमा बस्यौँ त्यहाँ पुग्दा एक किसिमको मिठो अनुभूति भयो चट्टानमाथि बसेर खुट्टा तल झार्दै मैले दाईलाई सोधेँ यो हामी बसेको ठाउँलाई कसैले नामाकरण गरेको छैन दाई दाइले बस्दा च्यापिएको टी सर्टलाई थोरै पुठु उठाएर तान्दै भने त्यस्तो ठ्याक्कै कुनै नाम त मलाई पनि थाहा छैन सर कोही एङ्गल रक भन्छन् कोही रक एन्ड भन्छन् त कोही वाइट बिच रक त्यसपछि मैले पछि पछि पछाडितिर हेर्दै भने हामी बसेको ठाउँ जहाजको अग्रभाग जस्तै छ चट्टानले बनेको जहाजको अग्रभाग अर्थात् रक्बो रक्बो राम्रो नाम राख्नुभयो सर वाइट बिचमा एक हुल तन्नेरी तरुणी जिस्किँदै चिल्लाइरहेका थिए हामी पश्चिमतिरको कालो समुद्रका छालहरूलाई बिना प्रयोजन हेरिरहेका थियौँ दाईले खल्तीबाट चुरोट निकालेर सल्काउन खोजे तर समुद्रबाट आइरहेको हावालाई जित्न सकेनन् उनी उठेर सम्हालिँदै स्ट्रिट लाइटको पोलमुनि पुगेर चुरोट सल्काए त्यसै बेला उनको फोन बज्यो उनी मतिर हेरेर सर एकछिन है भन्दै चौराहातिर गए त्यति बेला उनको मुहार अचानक मलिन भएको थियो दाई फोनमा व्यस्त भएपछि म बीचमा रमाइरहेका तन्नेरी तरुणीहरूलाई हेर्न थालेँ लगभग आधा घण्टापछि दाई फर्किए उनी मुहारको मलिनता छोप्न खोजिरहेका थिए तर छोपिएको भने थिएन हामी त्यहाँबाट दृश्यावलोकन गर्दै दक्षिणी किनारामा पुग्यौँ बेलिङ्गलीको दक्षिणी किनाराको बीचलाई साउथ बिच भन्दो रहेछ त्यहाँ नरिवलको डोरी बाटेर बनाइएका कुर्सीहरू थिए हामी तिनै कुर्सीमा बस्यौँ दाइले हामी बसेको बीचमा ठोकिएको काठको फ्रेममा हात राख्दै भने यसलाई झोली भन्छन् सर झोलीलाई झोलीभन्दा सम्झिन सजिलो होला दाई दाई बोलेनन् मुन्टो मात्र हल्लाए एकछिन दुवै मौन रह्यौँ केही बेरमा मौन व्रत तोड्दै समुद्र हेरेर टोलाइरहेका दाईलाई हेरेर मनै बोलेँ दाई तपाईँले सरको सट्टा भाइ भनेर बोलाउँदा मलाई जाति लाग्ने थियो दाईले मेरो मनसाय बुझे अनि झोलीबाट उठेर हल्का मुस्कुराउँदै भने जाउँ त नि भाइ अब खाना खानुपर्छ दाईले त्यति छिट्टै मेरो अनुरोध कार्यान्वयन गरेको देख्दा नेपालको प्रधानमन्त्री नै बनाइदिउँ चाहिँ लागेको थियो तर त्यो मेरो बसको कुरा भएन म झोलीबाट उठ्दै बोलेँ हुन्छ दाई जाउँ बाटोभरि मैले दाईको व्यक्तिगत जीवनका बारेमा अनेक प्रश्नहरू सोधिरहेँ उनले उत्तर दिइरहे जस्तै दाईको उमेर कति चालिस पुग्यो भाइ बालबच्चा नि एउटी छोरी छे भाउजू के गर्नुहुन्छ आदि कोठा साथ दाई खाना बनाउने काममा लागे म भने भाषा नबुझे पनि टिभीमा दृश्य हेर्न थालेँ कुखुराको फिलामा चक्कु प्रहार गर्दै दाईले भने सायद यो वर्षको अन्तिमतिरबाट मालेर एयरपोर्ट जोड्ने पुल बन्छ होला चिनिया कम्पनीसँग कुरा हुँदैछ अरे मैले टिभीबाट आँखा निकालेर दाईलाई हेर्दै भने तपाईँ दिवेही भाषा बुझ्नुहुन्छ दाई बुझ्छु भाइ अलिअलि बोल्छु पनि एकछिनपछि दाईको फोनमा घन्टी बज्यो दाई हात पखालेर फोनमा बोल्न थाले कोबा किने काले कुन्ता हो उरी अवश्य इङ्गे दाइले फोन राख्न साथ भने मेरो मालदिवन साथी बाहिर जान बोलाउँदै थियो मैले खाना खाना यतै बोलाएँ मैले दाइलाई सोधेँ कुबा किने भनेको के किनेर ल्या भनेको हो दाइले हाँस्दै भने के छ खबर भनेको काले कुन्ताको हुरी भनेको त कता छस् भनेको मैले हाँस्दै दोहोऱ्याएँ काले कुन्ताको हुरी अचानक मेरो मुखबाट अर्को प्रश्न निस्कियो मायालाई के भन्छ दाई दाइले मेरो आँखामा हेरेर भने लोबी लोबी रे म हाँस्दा दाई मौन रहे सायद माया भन्ने शब्दले उनलाई बिजायो कि केही समयमा दाईको मालदिभियन साथी आइपुग्यो दाईसँग उसकै भाषामा केही बोल्यो अनि मतिर हेर्दै हाई भन्यो उसको नाम अहमद रहेछ त्यस्तै बाइस चौबिस वर्षको कल्चौँडो वर्णको कपाल लामो र घुम्रो भएको एउटा दुब्लो केटो दाईले मतिर हेरेर भने अहमदसँग मेरो परिचय हुलुमालेमा भएको थियो म पहिले हुलुमालेको एउटा होटलमा काम गर्थेँ यो पनि त्यहीँ काम गर्थ्यो पछि यसले मालेको धिरागु मोबाइलको शाखामा काम पायो अहिले यो पनि पिलिङलीमा नै बस्छ दाइले खाना मिठो बनाउँदो रहेछन् खाना खाएर हामी तिनैजना कोठाबाट निस्क्यौँ बाहिर हावाको गति द्रुत थियो म माले फर्किएँ उनीहरू उतै रहे फर्किँदा समुद्रको सतहमा सानोतिनो हल्ली खल्ली मच्छिँदै थियो डोनीमा मान्छेहरू पनि थोरै थिए म डोनीको पछाडि बायाँतिर झ्यालको छेउको सिटमा बसेँ टर्मिनलको गेटबाट निस्कने बित्तिकै डोनी हल्लिन थाल्यो म हल्का रोमाञ्चित भएको थिएँ भने हल्का डराएको पनि थिएँ डोनी अघि बढ्दै जाँदा डर पनि गर्दै गयो ससाना पानी जहाजहरूलाई समुद्रको छालले उचाल्दै र थेचार्दै गरेको दृश्य मैले कुनै सिनेमामा देखेको थिएँ समुद्र बौलाएको थियो तर अचम्म डोनीमा बसेका मान्छेहरू शान्त थिए डोनीभित्रका मान्छेहरूमा देखिएको त्यो निर्भयताले मेरो भए पनि केही हदसम्म शान्त पारिदियो बाहिर भने छालहरूले निरन्तर आक्रमण गरिरहेका थिए झिलिमिली माले सहर समुद्रमा तैरिएर हल्लिँदै गरे चाहिँ लाग्थ्यो कुनै बेला पुरै डुबे चाहिँ लाग्थ्यो त कति बेला आधा डुबे चाहिँ साँच्चैकै आज माले डुब्यो भने मनभित्र भयले मेरो मुटुमा हल्ली खल्ली नै मजा आयो एक सरको डोनीका मान्छेलाई हेरेँ सबै ढुक्कसँग बसेका छन् वैज्ञानिकहरूले त मालदिप्स डुब्छ भनेका छन् आजै डुब्यो भने अब मालदिप्समा नबस केटा होइन बस बस केही हुँदैन समुद्रको चाल यस्तै हो एकछिन मेरो मन मस्तिष्कको घम्सा घम्से नै पर्यो मनलाई मस्तिष्कले आफ्नो बसमा गरी छाड्यो जसरी गरिरहेको थियो डोनीबाट निस्केर मालेको जमिनमा पाइला टेक्दा मलाई ठुलो युद्ध जिते जस्तो लाग्यो कोठामा पुगेर बिस्तारामा पल्टिँदा समेत मलाई यस्तो लागिरहेको थियो कि पलङ छालमा हल्लिरहेको छ पलङसँगै हल्लिरहेको छ कोठा अनि कोठासँगै हल्लिरहेको छ सी बिल्डिङ धेरै बेरसम्म त्यो धङधङ्गीले छोडेन उठेर झ्यालका पर्दाहरू पनि बन्द गरेँ सर्ट फुकालेर ऐना हेरेँ छातीको दुई पाटाको बिचबाट रौँको एउटा पातलो मेलो तल नाभिसम्म रोपिएको छ भुँडी धेरै त उठेको छैन तर सिक्स प्याक भने बोसोमा हराएको छ मनले मनमा नै जवानीलाई खिस्याउँदै थियो मस्तिष्कले नुहाउने निर्णय गर्यो अनि हाफ प्यान्ट उतारेँ भित्री वस्त्र पनि उतारे म सर्वाङ्ग नाङ्गो भएँ नाङ्गो शरीर ऐनामा हेर्न थाले मनले भन्यो कठै आलोक तेरो भैँस पनि गाईको मासु बेच्दा बेच्दै सकिन भयो मैले बिस्तारै आफ्नो दायाँ हातकलालाई छातीको एक रौँ मुसार्दै माथिदेखि तल नाभिसम्म पुऱ्याएँ अनि टावेल समातेर बाथरुम छिरेँ जब मैले नुहाउनका लागि सावर खोलेँ मलाई यस्तो लाग्यो कि समुद्रको छाल उर्लिएर बन्द सिसाको झाल तोड्दै डोनीभित्र पस्यो र मलाई नित्रुक्क भिजायो नयाँ माहौलमा घुलमिल हुँदाहुँदै दुई हप्ता बित्यो अफिस कोठा र चालिसे दाईकै वरिपरि मेरो समय व्यतीत भइरहेको थियो यसबीचमा परेका दुई शुक्रबार पनि चालिसे दाई र मैले मेरो कोठामै बितायौँ छुट्टीको दिन हुलुमाले घुम्न जाने भन्ने योजना योजनामै सीमित थियो दाईको मनोदशा उस्तै थियो आफ्नै पिरले उनलाई भित्रभित्रै पिरोलिरहेको थियो हामी छोटो समयमै निकै नजिक त भएका थियौँ तर दाईले मन माझेर हल्का बनाउन सकेका थिएनन् अघिल्लो शुक्रबार दाई मेरै कोठामा थिए घरबाट तारन्तार मिस्कल आएपछि दाईले बाल्कोनीमा उभिएर धेरै बेर फोनमा कुरा गरेका थिए दाई फोनमा कुरा गर्दा गर्दै धेरै गम्भीर भएका थिए कुरा सकेर भित्र पस्नु अघि उनले रुमाल निकालेर आँसु पुसेका थिए म भित्रबाट निहालिरहेको थिएँ तर उनले भित्र आएर केही नभएको जस्तो अभिनय गरे उनले बताउन नचाहिरहेको कुरा मलाई जान्ने चाह बढिरहेको थियो पाँच फेब्रुअरी बिहिबार बिहान म निकै ढिलो उठेर हतार हतार तयार भएर अफिसतिर लागेँ बाटोको एउटा साइडमा लहरी राखिएका स्कुटरहरूको लामो लाइन थियो मालेका प्राय सबै बाटोमा स्कुटरहरूको पार्किङ सधैँ खचाखच नै हुन्थ्यो मोटरसाइकल एकदमै कम म हतारमै अफिस छिरेँ जेसिकाका मुलायम ओठले मृदुल आवाजमा स्वागत गरे मानव कुनै बासन्ती बाघमा बाँसुरीको धुन सुनेर राधा नाचिरहँदा उनको पैजमीबाट आएको छमछम आवाज हो त्यो र म रुखको फेदमा बसेर बाँसुरी बजाइरहेको कृष्ण मेरो विभागमा ताउसिन बाहेक अरू दुईजना स्टाफ थिए एउटा बङ्गाली केटो र एउटी तामिलनाडुकी अद्वैंसी आइमाई इमेलहरू पढिसकेपछि मैले केही बेर उनीहरूसँग ब्रिफिङ गरेँ त्यसपछि हामीले डिल नगरेका रिसोर्टहरूको लिस्टमा सरसर्ती आँखा दौडाउँदै आफूले चिनेको मान्छे भएको रिसोर्टमा टिक लगाउँदै गएँ टिक लगाएका रिसोर्टहरूमा चिनेका पर्चेजर र एक्जिक्युटिभ सेफहरूलाई एक एक गरेर फोन गर्ने निदो गरेँ मोबाइलबाट नम्बर डायल गर्दै पहिलो फोन लगाएँ रीतिबीच रिसोर्टको एक्जिक्युटिभ सेफ जेरोडलाई इस्माइलसँग जस्तै सेफ जेरोल्डसँग पनि मेरो भेट दुबई गल्फ फुडमै भएको थियो त्यति बेला उनी मालदिप्सकै अर्को रिसोर्टमा काम गर्थे उनीसँग मेरो राम्रै सम्बन्ध थियो hello chef Jerold this is Alok how are you oh my god Alok what a pleasant surprise you're in Male उसले सोध्यो yes I have join new company in Male मैले जवाफ दिएँ सेफ जेरोल्डसँग केही लामै कुराकानी भयो त्यसपछि क्रमशः अरू रिसोर्टहरूमा पनि फोन गर्दै गएँ Jumeirah Vittaveli Velaa island Four Seasons Cheval Blanc आदि लगभग दुई घन्टा जति म फोनमा व्यस्त भएँ फोनको काम सकाएर म चालिसे दाईको कोठामा छिरेँ दाई त्यहाँ थिएनन् छेउको क्याबिनवाला श्रीलङ्कनले सन्चो नभएर दाई अफिस नआएको कुरा बतायो म पुनः आफ्नै क्याबिनमा आएर दाईलाई फोन लगाएँ तर दाईको फोन उठेन पछि लन्च गर्दा गर्दै म्यासेज आयो सरी भाइ म त सन्चो नभएर सुतिरहेको थिएँ फोन आयो कि थाहा पाइनँ मैले तुरन्त रिप्लाई गरेँ के भयो हजुरलाई फिभर दाई म साँझ आउँछु टेक केयर साँझ कोठामा गएर फ्रेस भएँ अनि दाईलाई भेट्न पेलिङलीतिर लागेँ समुद्र गमक्क परेर बसेको थियो दाइले ढोका खोल्ने बित्तिकै मैले सोधेँ कस्तो छ दाई अहिले अहिले त ठिक छ भाइ दिउँसो ट्याब्लेट लिएको थिएँ ज्वरो घटेको छ बिरामी दाई आफैले कफी बनाए पिउँदै गर्दा मैले धेरै पटक दाईको अनुहार पढ्ने कोसिस गरेँ तर वास्तविकता खुट्याउन सकिनँ हामी कफी पिउँदै सिँढीमा निस्केर चुरोट पनि उडाउन थाल्यौँ मलाई दाईको मुहारको कुरा सोध्न मन थियो तर अर्कै कुरा सोधेँ यो रुमको रेन्ट कति छ दाई दस हजार रुपियाँ मैले मनमा हिसाब गरेँ लगभग पैँसठी हजार नेपाली रुपियाँ सल्किएको चुरोट सकिएपछि हामी पुनः कोठामा फर्कियौँ मैले टिभी खोलेँ टिभीमा झ्यारझ्यार मात्रै आयो अघिल्लो दिनको हावाले एन्टेना भाँचिदिएको रहेछ दाइले महिनाको पाँच सय जोगाउन मिडिया नेट पनि जोडेका रहेनछन् एकछिनमा दाइले भान्साबाट दुईवटा प्लेटमा रोटी र माछाको ग्रेभी लिएर आए अनि टेबलमा राख्दै भने केही खाउँ है भाइ मलाई त भोक लागिरहेछ बिहानदेखि केही खाएकै छैन मलाई पनि हल्का भोक लागिरहेको थियो त्यसैले एउटा प्लेट आफूतिर ताने मैले प्लेटबाट रोटी उठाउँदै गर्दा दाइले भने यहाँ रोटीलाई रोसी भन्छन् भाइ रोसी हामीले नेपालमा खाने रोटीभन्दा धेरै पातलो थियो दाइले कुरा थप्दै भने यो माछाको परिकारलाई चाहिँ मास भन्छन् यी परिकार अलि अघि अहमदले ल्याइदिएको मैले रोटीको टुक्रा मासमा दलेर मुखमा हालेँ मिठो लाग्यो खाने काम सकिएपछि दाई कपडा धुन बाथरुम पसे म भने बिस्तरामा पल्टिएँ मस्जिदबाट आएको इसा नमाजीको आवाजले मलाई निद्राबाट भ्याउँछ आँखा खोल्दा कोठा पुरै अँध्यारो थियो मोबाइल हेरेँ सात पैँतिस भएको रहेछ म एक घन्टा जति निधाएछु दाइले म्यासेज छोडेका रहेछन् मिठो निद्रा डिस्टर्ब गर्न मन लागेन हामी रक्बोमा छौँ चाबी ढोकाको तालामै झुन्डिएको छ बत्ती बालेर म बाथरुम छिरेँ अरबी स्टाइलको मेरो दारी मुख धुँदा पानीले गरौँ भयो निस्केर भित्तामा झुन्डिएको टावेलले अनुहार पुछेँ अनि ढोकामा चाबी लगाएर रक्बोतिर लागेँ श्रुति सम्वेकमा हामीले सुनेको यो उपन्यास एक सरको माया जिएस पौडेलको उपन्यास हो यसको आज दोस्रो श्रृङ्खला हामीले पृष्ठ छत्तिसमा ल्याएर रोकेका छौँ यसको बाँकी अंशका लागि तपाईँ अर्को साताको श्रुति सम्वेक सुन्न सक्नुहुन्छ अर्को साता एक सरको मायाको सैँतिसौँ पृष्ठदेखिको वाचन गर्नेछौँ तबसम्मको लागि प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे आजको श्रुति सम्वेकबाट बिदा हुन्छौँ नमस्कार शुभरात्री